अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हार्ज र यो कार्यक्रम अर्पण क्विज टाइम ए उर्मिला किन टोलाको के भयो र तिमीलाई निकै चिन्तित देख्छु नि हेर न एउटा राम्रो कामको लागि अन्तर्वार्ता दिन गएकी थिएँ तर इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटर ज्ञानको कमीले फेल हुनु पर्यो त्यसैले नि ल त्यति सानो कुरामा पनि चिन्ता लिएर हुन्छ त जाउ न एटिट्युड मल्टी लर्निङ एकाडेमीमा एटिट्युड मल्टी लर्निङ एकाडेमी रे होइन के छ र त्यहाँ त्यस्तो ल सुन तिमी जस्तो इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरमा कमजोर हुनेहरूका लागि एच एकाडेमीले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरका विभिन्न कोर्सहरू धमाधम सञ्चालन गरिरहेको छ नि बरु ढिला नगरी आजै गएर आफ्नो सिट सुरक्षित गरिहाल ए त्यसो भए त म आज गएर भर्ना भइहाल्छु अनि मेरा साथीहरूलाई पनि त्यही जान सल्लाह दिन्छु सम्पर्क मल्टी एकाडेमी खैरहनी चार पर्सा अधिकारी प्लाजा हिमालयन ब्याङ्कको माथि सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर अन्ठानब्बे चार त्रिपन्न पैँचालिस शून्य चौध र अन्ठानब्बे शून्य एकहत्तर उनासय तिन सय अठासी पुनश्च एसएलसी दिएर आउने विद्यार्थीहरूको लागि विशेष छुटका साथ कक्षा सञ्चालन भइरहेको छ साथै जापानिज कोरियन हिब्रू भाषाका कक्षाहरू अडियो भिजुअलका साथ सिकाइन्छ नमस्कार अनि धेरै धेरै स्वागत गर्न चाहन्छौँ अर्पण क्विज टाइमको यो एपिसोडमा हामी सदाको जस्तै आज पनि उपस्थित भइसकेका छौँ टेक्निसियन पार्टबाट मित्र राज अनि तपाईँकै आफ्नै अर्जे म सुभाष हामी प्रोग्राम अर्पण क्विज टाइमको यो एपिसोडमा भने तपाईँसँग प्रश्नहरूको खेल खेल्ने गर्छौँ र तपाईँलाई पनि थाहा छ अर्पण क्विज टाइमको नेम यदि थाहा छैन भने प्लस एकचोटि मैले भन्दैछु अर्पण क्विज टाइमको यो एपिसोडमा तपाईँलाई आउनका लागि चाहिँ हामी आग्रह पनि गर्छौँ र नियम भन्न चाहन्छौँ नियम भने हामीले तपाईँलाई पाँचवटा प्रश्नहरू गर्छौँ दुईवटा राउन्डमा र पहिलो राउन्डमा दुईवटा प्रश्न र दोस्रो राउन्डमा चाहिँ हामीले तिनवटा प्रश्न राख्छौँ र पहिलो राउन्डको दुईवटै प्रश्नको तपाईँले जवाब चाहिँ गलत दिनु भयो भने तपाईँलाई चाहिँ हामीले दोस्रो राउन्डमा लान सक्दैनौँ एउटा प्रश्न मिलाए बापत तपाईँले आफ्नो खातामा दस अङ्क प्राप्त गर्न सक्नुहुनेछ यो जानकारी राखेँ मैले तपाईँ आउनलाई चाहिँ दुईवटा बाटो खुल्ला राखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हो तपाईँ यो दुईवटा बाटो फेर आउनुपर्ने हुन्छ अनि रमाइलो रमाइला प्रश्नहरू हामीसँग रमाइलो कुराकानी गर्दै हामी खेल खेल्नेछौँ रमाइलो प्रश्नको यदि तपाईँलाई पनि आउन मन लागेको छ छिटो गर्नुहोस् हामी तपाईँसँग कुराकानी गर्छौँ अनि तपाईँसँग खेल खेल्ने गर्छौँ प्रश्नको हाम्रो प्रोग्राम अर्पण क्विज टाइमको यो एपिसोडलाई स्पोन्सर गरेको हो जापानको लागि हन्ड्रेड पर्सेन्ट भिजा लगाउन सफल एटिट्युड मल्टी रनिङ एकाडेमीले जापानको लागि हन्ड्रेड पर्सेन्ट भिजा लगाउन सफल रहेको छ त्यस्तै अङ्ग्रेजी भाषा र विषयलाई चाहिँ विशेष जोड दिइआइराखेको छ एटिट्युड मल्टिरनिङ एकाडेमीले त्यस्तै कम्प्युटरका विभिन्न कोर्सहरू सिकाउँदै आइराखेको छ यदि तपाईँ पनि कम्प्युटरमा चाहिँ दक्ष बन्न चाहनुहुन्छ भने चाहिँ तपाईँ जानुपर्ने हुन्छ एटिट्युड मल्टिरनिङ एकाडेमीको त्यो ठाउँमा हामी आग्रह गर्छौँ जानकारी पनि गराउन चाहन्छौँ यहाँबाट त्यस्तै जापानिज भाषा कोरियन भाषा हिब्रो भाषाका साथसाथै गुणस्तरीय भाषाहरू सिकाउने एक मात्रै ठाउँ हो attitude multilearning academy math science र टेस्ट नदिकन जम्मा पाँचवटा विषयमा मात्र सिधै एसएलसी दिन पाइने ठाउँ पनि हो तपाईँ सधैँ एसएलसी बिग्रिएको छ भनेर हैरान हुनुभएको छ भने तपाईँ जानुपर्ने हुन्छ एटिट्युड मल्टिलर्निङ एकाडेमीको त्यो ठाउँमा हामी तपाईँलाई चाहिँ जानुहोस् भनेर आग्रह पनि गर्छौँ त्यस्तै एक वर्षमा नै प्लस टू गर्न सकिने माध्यम पनि रहेको छ attitude multi learning academy RJ VJ तालिम सञ्चालन गर्दै आइराखेको पनि छ खैरेनी चार पर्सा बजारमा रहेको छ प्रोप्राइटर हुनुहुन्छ दिनेश परियार मोबाइल नम्बर हो अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर त्यस्तै अन्ठानब्बे चार त्रिपन्न पन्ध्र जिरो चौध रहेको छ यदि तपाईँलाई एटिट्युड मोनिटरिङ एकाडेमीको बारेमा चाहिँ विस्तृत जानकारी लिन मन लागेको छ भने तपाईँले चाहिँ यो नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ हामी आग्रह गर्छौँ तपाईँलाई चाहिँ यस्तो कुराहरूमा चाहिँ तपाईँ चाहिँ पछाडि पढेर बसिरहनु भएको पछि पछि पढेर बसिरहनु भएको छ भने पनि तपाईँ जान सक्नुहुन्छ हामी आग्रह गर्छौँ तपाईँलाई एटिट्युड मोडल लर्निङ एकाडेमीको त्यो ठाउँमा यतिखेर कोही साथी हुनुहुन्छ भनेर मलाई जानकारी मिलिराखेको छ को हुनुहुन्छ स्वागत गर्छु नमस्ते को बोल्दै हुनुहुन्छ कहाँदेखि रसाई भन्नुभयो हजुर भन्नुभएको है परिचित परिचित परिचित भन्नुभयो है परिचित पछाडि प्रसाई प्रसाई हजुर परीक्षितजी हजुर योभन्दा अघिल्लो हप्ता पनि आउनु भएको थियो हजुर पर्साबाट है अनि के छ तपाईँको नयाँ नौलो खबर भन्नुहोस् हाम्रो पनि एकदम ठिकठाक छ के गर्दै हुनुहुन्छ दिनहरू कसरी बितिरहनु भएको छ पढ्दै बस्दै पढ्दै बस्दै गर्नु भएको छ है तपाईँलाई अर्पण क्विज टाइमको नेम थाहा छ त्यसो भए ढिला नगरिकन हामीले प्रश्न राख्नुभन्दा अगाडि तपाईँलाई प्रश्न रोक्न रोज्न लगाउँछौँ कति नम्बर रोज्नुहुन्छ दुई नम्बर रोज्नुहुन्छ दुई नम्बरमा तपाईँलाई यस्तो रहेको छ प्रश्न ध्यान दिएर सुन्नुहोला संसारमा सबैभन्दा धेरै बिक्री भएको पुस्तक कुन हो बाइबल बाइबल के गरौँ तपाईँको यो एन्सरलाई लक गरिदिउँ के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई परिचितजी सही जवाब दिइसक्नु भएको छ है तपाईँको लागि दोस्रो प्रश्न राख्दैछु ध्यान दिएर सुन्नुहोला संसारमा सबैभन्दा बढी चट्याङ पर्ने देश कुन हो भुटान के भन्नुभयो भुटान भुटान हजुर के गरौँ तपाईँको एन्सरलाई फाइनल मानौ हजुर लग गरिदिउँ है के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई तपाईँको जवाब बिग्रियो त परिचितजी हजुर यसको सही एन्सर इन्डोनेसिया हो तपाईँको लागि हामीले अर्को प्रश्न राख्दैछौँ दोस्रो राउन्डको पहिलो प्रश्न राख्दैछौँ ध्यान दिएर सुन्नुहोला रणबहादुर शाहको आमाको नाम के थियो राज्यलक्ष्मी देवी शाह के भन्नुभयो राज्यलक्ष्मी देवी शाह राज्यलक्ष्मी शाह शाह राणा राणा शाह शाह अलिकति प्रश्न भन्नुहोस् तपाईँको प्रश्न आइराखेको छैन है हजुर प्रश्न भन्नुहोस् तपाईँले कतिखेर सहारा के के भनिरहनु भएको छ है राजा राज्य सूर्य देवी राधा राज राज्य सूर्य देवी शाह राज राज्यश्वरी देवी शाह हजुर के तपाईको तपाईँको एन्सरलाई लक गरिदिनु के भन्छ हाम्रो कम्प्युटर तपाईँको एन्सरलाई परिचितजी यसको सही एन्सर राजेन्द्र लक्ष्मी शाह हो तपाईँ धेरै कन्फ्युज हुनुभयो है तपाईँको लागि म दोस्रो प्रश्न राख्दैछु ध्यान दिएर सुन्नुहोला है त तपाईँको लागि दोस्रो प्रश्न रहेको छ सबै जनताको घरको छानाबाट धुवा ननिस्किकन खाना नखाने कुन मल्ल राजा थिए महेन्द्र मल्ल महेन्द्र मल्ल मल्ल के गरौँ तपाईँको एन्सर लक गरिदिउँ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 पर्सेन्ट भिजा लगाउन सफल रहेको छ अङ्ग्रेजी भाषा र विषयलाई विशेष जोड दिइराखेको छ तपाईँलाई चाहिँ यदि यस्तै किसिमको भाषाहरू सिक्न मन लागेको छ भने तपाईँले सम्पर्क गर्नुपर्ने हुन्छ यतिखेर कोही साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्ते को बोल्दै हुनुहुन्छ कहाँदेखि प्रार्थना पर्सा पर्सादेखि भन्नुभयो है प्रार्थना पछाडि पर्साइ के छ प्रार्थनाजी हाम्रो पनि एकदम ठिकठाक छ दिनचर्याहरू कसरी बितिरहेको छ प्रार्थनाको पढ्दै बितिराखेको छ है अनि अरू सब ठिकठाक छ भनेपछि समग्रमा चाहिँ ठिकठाक छ फर क्विज टाइमको नेम थाहा छ कति नम्बर रोज्नुहुन्छ आज एक नम्बर रोज्नुहुन्छ लक्की वान है <laughs> त्यसो भए तपाईँलाई मैले क्वेसन राख्दैछु ध्यान दिएर सुन्नुहोला बराहा ताल भनेर कुन ताललाई चिनिन्छ बरहा ताल ताल प्रार्थनाजी कता हराउनु भयो थाहा भएन है पास पास फेवा ताललाई चिनिन्छ तपाईँको लागि दोस्रो प्रश्न राख्दैछु ध्यान दिएर सुन्नुहोला है त नेपालमा कुन नदीमा डल्फिन पाइन्छ नारायणी प्रार्थनाजी कोसी कन्फ्युज भयो है के गरौँ तपाईँको एन्सर कोसी है कोसीलाई अलग गरिदिउँ है के भन्छ हाम्रो कम्प्युटर तपाईँको यो एन्सरलाई भन्दा तपाईँको जवाब बिग्रियो त प्रार्थनाजी यसको सही एन्सर कडाली हो कडाली नदीमा चाहिँ पनि पाइन्छ पार्टी सिमेन्टको लागि थ्याङ्क्स फन्स आगामी दिनहरूमा पनि आउँदै गर्नुहोस् अहिले भने छुट्टिन्छौँ नमस्ते प्रार्थना प्रसाई हुनुहुन्थ्यो पर्सादेखि प्रोग्राम अर्पण क्विज टाइमको यो एपिसोडमा छौँ हामी तपाईँसँगै कुराकानी गरिराखेका छौँ तपाईँसँगै रमाइला रमाइला प्रश्नहरूको खेल खेलिराखेका छौँ कोही साथी हुनुहुन्छ यतिखेर भनेर सङ्केत मिलेको छ होइन है <laughs> राजले चाहिँ झुक्काएछन् मलाई कोही छ र छैन पनि भनिराखेका थिए प्रोग्राम अर्पण क्विज टाइमको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 एकाडेमी रे होइन के छ र त्यहाँ त्यस्तो ल सुन तिमी जस्तो इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरमा कमजोर हुनेहरूका लागि यस एकाडेमीले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरका विभिन्न कोर्सहरू धमाधम सञ्चालन गरिरहेको छ नि बरु ढिला नगरी आजै गएर आफ्नो सिट सुरक्षित गरिहाल ए त्यसो भए त म आज गएर भर्ना भइहाल्छु अनि मेरा साथीहरूलाई पनि त्यही जान सल्लाह दिन्छु सम्पर्क मल्टी लर्निङ एकाडेमी खैरहनी चार पर्सा अधिकारी प्लाजा हिमालयन ब्याङ्कको माथि सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर अन्ठानब्बे चार त्रिपन्न पैँचालिस शून्य चौध र अन्ठानब्बे शून्य एकात्तर उनान्सय तिन सय अठासी पुनश्च एसएलसी दिएर आउने विद्यार्थीहरूको लागि विशेष छुटका साथ कक्षा सञ्चालन भइरहेको छ साथै जापानिज कोरियन हिब्रू भाषाका कक्षाहरू अडियो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 आफ्नै साथीमा सुभाष तपाईँसँगै रहिराखेको छु यदि तपाईँलाई पनि आउन मन लागेको छ भने छिटो गरेर फोन गर्नुहोस् फटाफट फोन गर्नुहोस् शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो तपाईँको लागि हामीले खुल्ला राखेका छौँ तपाईँ यो दुईवटा बाटो भएर आउन सक्नुहुन्छ अनि रमाइलो प्रश्नहरूको खेल खेल्न सक्नुहुन्छ कोही साथी हुनुहुन्छ यतिखेर म स्वागत गर्छु नमस्ते नमस्ते को बोल्दै हुनुहुन्छ कहाँदेखि म बाबुराम बाबुराम कुम्रोजदेखि बाबुराम पछाडि के होला अम्गाई अम्गाई हजुर बाबुरामजीले के गर्नुहुन्छ त्यतिकै बस्ने हो बसी बसाउने हो है हजुर हजुर तपाईँलाई अर्पण क्विज टाइमको नेम थाहा छ भन्नुहोस् न एकचोटि हामीले पाँचवटा प्रश्न राख्छौँ पहिलो राउन्डमा चाहिँ दुईवटा प्रश्न र दोस्रो राउन्डमा चाहिँ तिनवटा प्रश्न राख्छौँ र तपाईँले पहिलो राउन्डको दुईवटै प्रश्नको जवाब चाहिँ गलत दिनुभयो भने हामीले लान सक्दैनौँ तपाईँलाई दोस्रो राउन्डमा है त हामीसँग सातवटा प्रश्नहरू छन् र दुईवटा गइसकेका छन् एक र दुई गइसकेका छन् कति नम्बर रोज्नुहुन्छ तिन नम्बर रोज्नुहुन्छ तपाईँको लागि तिन नम्बरमा प्रश्न रहेको छ यस प्रकारको ध्यान दिएर सुन्नुहोला है त संसारमा सबैभन्दा धेरै सुन पाइने देश कुन हो संसारमा धेरै सुन पाइने देश हजुर साइबेरिया साइबेरिया के गरौँ तपाईँको एन्सरलाई ल लक गरिदिउँ लक गरिदिउँ के भन्छ हाम्रो कम्प्युटर तपाईँको एन्सरलाई तपाईँको जवाब बिग्रियो त तपाईँको एन्सर बिग्रियो त भाउरामजी है तपाईँको लागि म दोस्रो प्रश्न राख्दैछु ध्यान दिएर सुन्नुहोला एकदमै सजिलो पनि परेको छ लामटाङ हिम नदी कुन जिल्लामा पर्दछ लामटाङ लामटाङ होइन कुन जिल्लामा पर्दछ लामटाङ लामटाङ सोलुखुम्बु जिल्लामा सोलुखुम्बु जिल्लामा के गरौँ तपाईँको एन्सरलाई ल लक गरिदिनु लक गरिदिउँ के भन्छ हाम्रो कम्प्युटर तपाईँको एन्सरलाई ला तपाईँको जवाब बिग्रियो त बाबुरामजी हजुर लामटाङ हिमनौदी चाहिँ रसुवा जिल्लामा पर्दछ तपाईँको लागि जानकारीको लागि दिएँ तपाईँको लागि हामी थ्याङ्क्स भन्न बाहेक अरू गर्न सक्दैनौँ किनभने हामीले दोस्रो राउन्डमा लान सक्दैनौँ पार्टिसिपेन्टको लागि थ्याङ्क्स आउँदै गर्नुहोस् आगामी दिनहरूमा पनि अहिले भने छुट्टिन्छौँ नमस्ते नमस्ते बाबुरामजी हुनुहुन्थ्यो कुमरोजबाट एकजना साथी फेरि पनि हुनुहुन्छ अन्तिम साथी भनेर भन्नुपर्छ हामीले भाग्यमानी साथी को हुनुहुन्छ स्वागत गर्छु नमस्ते नमस्ते को बोल्दै हुनुहुन्छ कहाँदेखि हजुर म सात भानुपन छ के बमजन भन्नुभयो भानुपन छ ए भानुपन पन्थ हजुर भानुजी के गर्नुहुन्छ तपाईँले हजुर म बसी भन्नु बसी बसाउने हो है अनि अर्पण क्विज टाइमको नेम थाहा छ भानुजीलाई कति नम्बर रोज्नुहुन्छ आज कति नम्बर छ बाँकी बाँकी हाम्रो नम्बर दुई एक र तिन गएको छ कति नम्बर रोज्नुहुन्छ चार नम्बर रोज्नुहुन्छ है तपाईँको चार नम्बरमा यस्तो प्रश्न परेको छ ध्यान दिएर सुन्नुहोला कुन देशमा लामखुट्टे पाइँदैन फ्रान्समा के गरौँ तपाईँको एन्सरलाई लक गरिदिनु गरिदिउँ के भन्छ हाम्रो कम्प्युटर तपाईँको एन्सरलाई सही भानुजी हजुर सही जवाब दिनुभएको छ तपाईँलाई दोस्रो प्रश्न राख्दैछु ध्यान दिएर सुन्नुहोला तपाईँको लागि दोस्रो प्रश्न रहेको छ शालिग्राम पाइने नेपालको एकमात्र नदी कुन हो शालिग्राम पाइने नेपालको एक मात्र नदी कुन हो कालीगण्डकी कालीगण्डकी के गरौँ तपाईँको एन्सरलाई लक गरिदिउँ के भन्छ हाम्रो कम्प्युटर तपाईँको एन्सरलाई सही जवाब भानुजी यसको पनि सही एन्सर दिनुभएको छ तपाईँलाई दोस्रो प्रश्न तेस्रो प्रश्न राख्दैछु पहिलो राउन्डको पहिलो प्रश्न ध्यान दिएर सुन्नु होला है त कुन प्रधानमन्त्रीले कार्यालय समय दसदेखि पाँच बजेसम्म निर्धारण गरे के भन्नुभयो देव शमशेर हजुर के गर तपाईँको एन्सरलाई खासै थाहा छैन अब यही नै भन्न यही नै भन्न चाहनुभयो झटारो भन्नुभयो है हजुर के लक गरौँ यसलाई नै हुन्छ हुन्छ के भन्छ हाम्रो कम्प्युटर तपाईँको एन्सरलाई सही जवाफ भानुजी चट्ट झटारो हाम्रा पनि परेछ फेरि है <laughs> तपाईँको लागि मैले दोस्रो राउन्डको दोस्रो प्रश्न राख्दैछु ध्यान दिएर सुन्नु होला है त संयुक्त राष्ट्रसङ्घमा सबैभन्दा धेरै खर्च कसले कसले चाहिँ बिहोर्छ संयुक्त राष्ट्रसङ्घमा सबैभन्दा धेरै खर्च कुन देशले बिहोर्छ तपाईँले अमेरिका मात्र भनेर पाउनु हुँदैन अलिकति पुरा भन्नुपर्ने हुन्छ तपाईँले संयुक्त राज्य अमेरिका यसलाई नै हामीले फाइनल गरौँ हुन्छ पनि यो पनि भएको के भन्छ हाम्रो कम्प्युटर तपाईँको एन्सरलाई भानुजी सही एन्सर दिनुभएको छ तपाईँको लागि अन्तिम प्रश्न राख्दैछु ध्यान दिएर सुन्नुहोला संयुक्त राष्ट्रसङ्घीय भएको छ नि हजुर संयुक्त राष्ट्रसङ्घीयका आठौँ महासचिवको नाम के हो अहिले हालको त्यो भन्न मिल्दैन ए अहिले हो त्यसो हजुर के गर्नु तपाईँको एन्सरलाई <laughs> यो कति आउँ भन्ने स्थान थाहा भएन हच्छ यो पनि ल यही नै गर्नु हच्छ धट्टा रहनु भएको हजुर ल गरिदिउँ त हुन्छ के भन्छ हाम्रो कम्प्युटर तपाईँको एन्सरलाई सही भानुजी सबै प्रश्न झटारो हान्दा हान्दै मिलाउनु भएछ है <laughs> पाँचवटै प्रश्नको जवाब सही एन्सर दिएर चाहिँ तपाईँले चाहिँ आफ्नो खातामा पचास अङ्क प्राप्त गर्नुभएको छ विनर लिस्टमा पर्नु भएको छ भानुजी अन्तिमसम्म सुनेर साथ दिनुहोला पार्टिसिपेन्टको लागि थ्याङ्क्स अहिले भने छुट्टिन्छौँ नमस्ते भानु पन्त हुनुहुन्थ्यो वीरेन्द्रनगरबाट हामी अर्पण क्विज टाइमको अन्तिम अन्तिमतिर पनि आइपुगेका छौँ अब तपाईँबाट बिदा माग्नुपर्ने बेला पनि भइसकेको छ आज अर्पण क्विज टाइमको विनर हुनुभएको छ भानुजी भानु पन्थ वीरेन्द्रनगरबाट आउनु भएको भानुजी चाहिँ विनर हुनुभएको छ हामी धेरै धेरै कङ्ग्रेचुलेसन भन्न चाहन्छौँ भानुजीलाई भानुजीले चाहिँ अबको एक हप्ताभित्र आफ्नो आइडेन्टी कार्डको फोटोकपी सहित रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघाजको कार्यालयमा चाहिँ सम्पर्क गर्नुपर्ने हुन्छ पुरस्कार आफ्नो बनाउनका लागि यतिखेर भने ज जसले रेडियो अर्पण सुनेर ट्युन गरेर हामीलाई सुन्नुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै थ्याङ्क्स भन्छौँ इन्टरनेट अनलाइनबाट हामीलाई लगइन गरेर ज जसले सुन्नुभयो तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै थ्याङ्क्स भन्छौँ मेरो आवाजलाई तपाईँको रेडियो सेटसमा पुर्याउनको लागि साथ दिने टेक्निसियन पार्टबाट मित्र राजलाई पनि थ्याङ्क्स भन्दै अर्पण क्विज टाइमको यो एपिसोडबाट तपाईँको आफ्नै आर्जी सुभाष ठगाल पनि छुटिन्छु नमस्ते उर्मिला किन टोलाको के भयो र तिमीलाई निकै चिन्तित देख्छु नि हेर न निश्चल एउटा राम्रो कामको लागि अन्तर्वार्ता दिन गएकी थिएँ तर इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटर ज्ञानको कमीले फेल हुनु पर्यो त्यसैले नि ल त्यति सानो कुरामा पनि चिन्ता लिएर हुन्छ त जाउ न एटिट्युड मल्टी लर्निङ एकाडेमीमा एटिट्युड मल्टी लर्निङ एकाडेमी रे होइन के छ र त्यहाँ त्यस्तो ल सुन तिमी जस्तो इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरमा कमजोर हुनेहरूका लागि यस एकाडेमीले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरका विभिन्न कोर्सहरू धमाधम सञ्चालन गरिरहेको छ नि बरु